मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष राख्ने गर्छौं आजको यो बसाईमा मसँग तपाईँहरूले नै Muktak Mala at the rate Gmail dot com तथा मुक्तक फेसबुक पेज फेसबुक आइडीमा मायाले स्नेहले भएका मुक्त खरबहरू रहेका छन् कार्यक्रममा म तपाईँहरूकै मुक्त खरबहरू आलो पालो लिन्छु हामी सँगै रहनुहोला रेडियो भिजन सुन्दै रहनुहोला नाम काम दाम खाइपाईलाई अनुप्रास ठानो नाम काम दाम पाईलाई अनुप्रास ठानु रामे श्यामे को बोहो भाई अनुप्रास ठानु थोरै अक्कल लिने हो अलिकति दिमाग कुमाई दाई नभाइ फरक उच्चारण बनाई अनुप्रास ठानु यो मुक्तक मुक्तकार मदन नेपालजीको उहाँकै मुक्त खरबहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला शुरू गरे काठमाडौँ दुई उहाँको घर हो मुक्तकार मदन नेपालजी भन्नुहुन्छ मुक्तक लेख्न चाहना गर्नुहुने मित्रहरूलाई केही सहयोग पुग्ला कि भनेर तीन मुक्तक उहाँले हामीलाई लेखेर पठाउनु भएको छ मुक्तक लेख्न सहज होस् भनेरै उहाँले मुक्तक यसरी लेख्नु भएको छ छुट्याउनुहोस् अकार अनि आकार मुक्तक लेख्नलाई छुट्याउनुहोस् अकार अनि आकार मुक्तक लेख्नलाई अप्ठ्यारो त छैन नमान्नुहोस् हाहाकार मुक्तक लेख्नलाई र अनुपरास तीन ठाउँमा ठ्याक्कै मिलाउने मात्र हो भावना शब्द मिलाए हुन्छ साकार मुक्तक लेख्नलाई हो नि यसरी मुक्तक लेख्न सहज हुन्छ उहाँ अर्को मुक्तकमा मुक्तक लेखनलाई अझ सहज बनाउनको निमित्त मुक्तकमै यसो भन्नुहुन्छ के कुरा भन्ने सोचेर पहिलो हरफमा पोख्नुहोस् मुक्तक हुन्छ के कुरा भन्ने सोचेर पहिलो हरफमा पुग्नुहोस् मुक्तक हुन्छ अलि नबुझ्ला थप बुझाउने शब्द खोल्नुहोस् मुक्तक हुन्छ आहा भनौ मुक्तकमा सबै हरफको सार कुरोको चुरो चौथो आखिरी हरफले खुलस्त पारी ठोक्नुहोस् मुक्तक हुन्छ यसरी मुक्तक हुन्छ आज मुक्तकार मदन नेपालजीले काठमाडौँ दुईबाट मुक्तक लेख्न चाहना राख्नुहुने मित्रहरूलाई केही सहयोग पुग्छ कि भनेरै तीनवटा मुक्तक लेखेर हामीलाई पठाउनु भयो मैले कार्यक्रमको शुरूआतमा तपाईँहरू समक्ष राखे मलाई आशा छ तपाईँहरूले यी मुक्त खरबहरूबाट मुक्त लेखनमा रुचि राख्ने मुक्तकारहरूलाई केही सहज भयो नै कार्यक्रममा म श्रोता अब भने सरसर्थी अरू मुक्त खरबहरू जुन तपाईँहरूले पठाउनु भएको छ जोड्दै जान्छु अर्को मुक्तक म कार्यक्रममा लिन्छु मुक्तकार हुनुहुन्छ श्री लिम्बू ठुला बडालाई गरिने मान बिर्से ठुला बडालाई गरिने मान बिर्से भोलि आफ्नै पहिचान बिर्से विज्ञान र प्रविधिको युग बढेर होला आफ्नै देशको राष्ट्रिय गान बिर्से निकै चिन्तामा मुक्तकार श्री लिम्बू पाँच तरबाट सम्भवत पहिलो पटक हुनुपर्छ उहाँले हामीलाई सम्झनु भएको आजको कार्यक्रम मुक्तक मालामा श्रोता मुक्तक मालाका लागि भने केही नवीन नाम तर उहाँहरूले मुक्तक लेखनबाटै देश तथा विदेशमा आफ्नो परिचय बनाइसक्नु भएको छ उहाँहरूका मुक्त करपहरू कार्यक्रममा म आलो पालो लिन्छु र कार्यक्रममा मुक्तको वाचन गर्दै जाँदा तपाईँको मुक्तक भने यो पाला मैले राख्न सकिनँ भने अर्को पाला पक्कै राख्नेछु तपाईँहरूले पठाउनुभएका मुक्त खरबहरू मसँग सुरक्षित रहनेछन् अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु श्रोता मसँग मुक्तक छ प्रचण्ड गौतमजीको काठमाडौँ उहाँको घर हो अनौठो मौनताको संवादले पनि बिथोल्ने रहेछ यो मन अनौठो मौनताको संवादले पनि बिथोल्ने रहेछ यो मन यो चिसो हावाको उन्मादले पनि बिथोल्ने रहेछ यो मन म आफूले आफैलाई निहाल्दा पत्थर हुँ जस्तो लाग्थ्यो तर किन अचेल तिम्रो यादले पनि बिथोल्ने रहेछ यो मन निकै नै मिठो मुक्तकको साथमा प्रचण्ड गौतमजी आउनुभयो काठमाडौँबाट अब श्रोता हामी सुन्नेछौ कार्यक्रममा पहिलो गीत मसँग मुक्तक रहेको छ प्रकाश कुइकेलजीको बंगाली पारा असम भारतबाट उहाँले हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ मसँग प्रकाश खुङ्खेलजीको मुक्तक हुँदा कविताजी मसँग गीत रहेको छ भन्दै हुनुहुन्छ उहाँसँग यो समयमा गीत रहेको छ आशा बोसलेजीले गाउनु भएको किरण खरेलजीले लेख्नु भएको जयदेवले संगीतबद्ध गर्नुभएको पुरानो गीत छ निकै मिठो गीत छ मुक्त प्रकाश कुइकेलजीको म राख्छु गीत सँगसँगै कविता श्रेष्ठजीले तपाईँहरू समक्ष राख्नुहुनेछ कहिले दिल बेचिन्छ कहिले मन बेचिन्छ कहिले दिल बेचिन्छ कहिले मन बेचिन्छ उस्तै परेमा यहाँ आफ्नो धड्कन बेचिन्छ यो मान्छे किनबेच गर्ने सहर हो महोदय यहाँ हाँसी हाँसी आफ्नो तन बेचिन्छ प्यार बेच दिन्छु बहार बेच दिन छो प्यार बेच दिन छो बहार बेच दिन छो को किंचो मेरो किंचो मेरो दिल को झंकार बेच दिन छो प्यार बेच दिन छो बहार बेच दिन छो को किंचो मेरो को किंचो मेरो दिल को झंकार बेच दिन छो प्यार बेच दिन छो प्यार बेच दिन छो बेच दिन छो स्वर्गीय चिका मुक्त खराबहरूसँगै श्रोता यो गीत तपाईँहरूले सुन्नुभयो रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्चमा हुनुहुन्छ तपाईँहरू आजको यो वासाईमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू आलो पालो लिइरहेको छु न थपिन्छ न त खर्च सधैँ उस्तै टम्म भइदियो न थपिन्छ न त खर्च सधैँ उस्तै टम्म भइदियो घामको यात्रा पूर्वदेखि मात्र पश्चिमसम्म भइदियो हरेक चिजको अन्य निश्चित चाहना असीमित बनाए बुझेर बुझ्नै नसकिने ब्रह्माको सृष्टि अचम्म भइदियो यो मुक्तक मुक्तकार सुमन तिमल सिन्हाजीको आरूघाट गोर्खा उहाँको घर हो मलाई लाग्छ सुमन तिमल सिन्हाजी यति मिठो माया बोकेर पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनु भएको अर्को मुक्तक मसँग छ श्रोता म लिइहाल्छु मुक्तकार हुनुहुन्छ भूपेन्द्र बुढाजी उहाँ पनि हुनुपर्छ सम्भवत पहिलो पटक हामीहरू समक्ष आउनु भएको बाजुराबाट एक त स्वर्णीमा हिलो घरको आँगन पर्दै परिन एक त स्वर्णिमा हिलो घरको आँगन पर्दै परिन अर्को परिस्थितिले गर्दा भागमा छन् पर्दै परिन आमाको दुःख कष्ट र पीडालाई निहालेर हेर्दा मलाई गाउँभन्दा सर्की केटी मन पर्दै परिन भूपेन्द्र बुढाजी बासुराबाट मुक्तकमा यसो भन्दै हुनुहुन्थ्यो अर्को मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ शरद प्रधानजी विराटनगर सातबाट उहाँले हामीलाई मुक्तक पठाउनु भएको छ तिम्रो छातीको पीडामा मेरो मुटु दुख्छ किन तिम्रो छातीको पीडामा मेरो मुटु दुख्छ किन नयनमा आँसु बहँदा मेरो आँखा रुन्छ किन सायद माया भनेको यही नै होला संसारमा तिम्रो बदनामीमा छन् मेरो आत्मा छुक्छ किन माया भनेको यस्तै यस्तै नै होला मुक्तकार हुनुहुन्छ शरद प्रधानाङ्गजी अर्को मुक्तक श्रोता मसँग छ शैलेन्द्र रिमालजीको विदुर तीन उहाँकोबाट उहाँले हामीलाई मुक्तक पठाउनु भएको छ गरीब जनता लुट्ने अधिकार पाएका छन् गरीब जनता लुट्ने अधिकार पाएका छन् देश बेच्ने आफू बेचिने बजार पाएका छन् प्रगति भएन नसोच्नु लोकतन्त्र आएपछि नेताहरूले आजीवन रोजगार पाएका छन् शैलेन्द्र रिमालजी तीन नुवाकोटबाट मुक्तकमालाको व्यवसायमा व्यङ्ग्य मुक्तकमा बोकेर यसरी आउनुभयो अर्को मुक्तक छ श्रोता मसँग मुक्तकार हुनुहुन्छ लक्ष्मी रायमाझी खड्काजी खुइरो छाउँछ न्यानोपनमा मायालु मिठा सराउँछ खुइरो छाउँछ न्यानोपनमा मायालु मिठा सराउँछ शङ्काको लहरो तन्किएपछि गहिरो विश्वास हराउँछ मन पोल्छ मुटु पोल्छ पोली मात्र रहन्छ वतपति आफ्नो मान्छे पराई हुन्छ प्रेमको आभास सराउँछ विराटनगरबाट पहिलो पटक उहाँ हुनुहुन्थ्यो मुक्तकार लक्ष्मी रायमासी खड्कासी अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु मसँग मुक्तक छ स्टार मंगोलजीको मलाई लाग्दैन थियो भर कसरी बनाउँछन् मलाई लाग्दैन थियो भर कसरी बनाउँछन् बाध्यता हो कि रहर कसरी बनाउँछन् अरबौं वर्ष भयो पृथ्वीले माटो ढुङ्गा बनाउन सकेन मान्छेहरू मुठुलाई पत्थर कसरी बनाउँछन् यसरी प्रश्न मुक्तकमा मुक्तकार स्टार मङ्गोलजीको ढोरपाटन नगरपालिका चार बागलुङ उहाँको घर हो हाल उहाँ ललितपुरमा हुनुहुन्छ अर्को मुक्तक श्रोता मसँग छ विराटनगर बाह्रबाट अम्बिका खरेल उप्रेतीजीले पठाउनु भएको छ यो समयमा हामीसँग एउटा गीत पनि रहेको छ केटन छेत्रीजीले गाउनु भएको भूपेन्द्र खड्काजीले लेख्नु भएको सुभाष भूषालजीको संगीतमा रहेको यो गीत त हामी सुन्ने नै छौ गीत तपाईँहरू समक्ष राख्नु पूर्व अम्बिका खरेल उप्रेतीजीको मुक्तक सुनौ तत्पश्चात सँगै हामी गीत सुन्नेछौ दस तारा दुधको तागतले विचार गर आमालाई दस धारा दुधको तागतले विचार गर आमालाई पिएका छौ अमृत रस भने प्यार गर आमालाई कदाचित खहरे चाहिँ उर्लिए पनि सागर चाहिँ शान्त बन उनकै सृष्टि हुँ भन्ने लाग्छ भने स्याहार गर आमालाई मौलो देखि सम्मान मन्दिर परसम्म मानाको मौलोदेखि मन्दिरसम्म घरको सङ्घदेखि परसम्म धरती को टुप्पो देखी फेदासम्म झितिसको आगलाई देखि सागरासम्म सबैको सास बनी बहिरहने आमा आमा It's me खरेल उप्रेतीजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आजको बसाइमा हामी तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू कार्यक्रममा आलो पालो जोडिरहेका छौं जिन्दगीभर मैले पनि एउटै आशा पालिरहे जिन्दगीभर मैले पनि एउटै आशा पालिरहे ज्ञान चक्षुको बदलामा मन्दिरमा दीप पालिरहे कोसिस व्यर्थ भए मेरा सत्यवादी बन्न खातिर ऐसेहरू त मनमा रहेछ मस्तिष्क रहे यो मुक्तक मुक्तकार छिमेकी दाइजीको मोरङ उहाँको घर हो कार्यक्रममा पुनः मैले मुक्तकको सिलसिला मुक्तकार छिमेकी दाईबाट गरे अर्को मुक्त कार्यक्रममा म लिन्छु मुक्तकार हुनुहुन्छ गोविन्द लाफालीजी मुटुमा पीरको घनले कुटेको छ भन्नै पर्दैन मुटुमा पीरको घनले कुटेको छ भन्नै पर्दैन मनभित्र पीड़ा लुकेको छ भन्नै पर्दैन बुझ्ने मान्छेहरूले अनुहार हेरेरै बुझिदिन्छन् दिल दुखेको छ धड़कन दुखेको छ भन्नै पर्दैन पनि बुझ्ने मान्छेहरूले यसरी पनि बुझ्छन् गोविन्द लाफालीजीको यो मुक्तक उदयपुर उहाँको घर हो अर्को मुक्तक छ मसँग मदन बाठा मगर्जीको मित्रहरूको हैसियतमा आउन पैसा चाहिन्छ मित्रहरूको हैसियतमा आउन पैसा चाहिन्छ आफ्नै मान्छे आफ्नो बनाउन पैसा चाहिन्छ बरु दुश्मनबाट सजिलो छ माया बटुल्न आफन्तबाट माया पाउन पैसा चाहिन्छ निकै मार्मिक ढंगले मुक्तक लेखेर पठाउनुभयो मदन बाठा मगरजीले सानी भेरी रूखुम पश्चिमबाट अर्को मुक्तक श्रोता मसँग छ मुक्तकार हुनुहुन्छ साहित्यिक प्रेमी उमेश विश्वकर्माजी जिन्दगीले आजसम्म हार्न छोडेको छैन जिन्दगीले आजसम्म हार्न छोडेको छैन मेरो आँखाहरूले नै आँसु छार्न छोडेको छैन म कहाँबाट कहाँ आइपुगे तिम्रो लागि अझै पनि तिम्रो यादले लगार्न छोडेको छैन साहित्यिक प्रेमी उमेश विश्वकर्माजी पहिलो पटक हुनुपर्छ मलाई त्यस्तै लाग्छ नरहरिनाथ गाउँपालिका दुई कालीकोट उहाँको घर हो हाल उहाँ भारतको बेङ्गलुरूमा हुनुहुन्छ अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ विमल बिसिजीको पैसा र शक्तिको भरमा बनेर दक्ष सरकारमा पुगेको छ पैसा र शक्तिको भरमा बनेर दक्ष सरकारमा पुगेको छ इमान्दारिता देखाई जनता समक्ष सरकारमा पुगेको छ हिजोसम्म भ्रष्टाचार गर्नु महा अपराध हो भन्ने व्यक्ति आज भ्रष्टाचार गरेरै बने अध्यक्ष सरकारमा पुगेको छ यसरी व्यङ्ग्य विमल बिसिसीको बागलुङ गलकोटबाट अर्को मुक्तक मसँग छ के आई राजाजीको पराईको वचनले मन त्यसरी के दुख्थ्यो पराईको वचनले मन त्यसरी के दुख्थ्यो खोला एकैछिन रन्थन त्यसरी के दुख्थ्यो आफ्नाको वचनले त पुत्रुक्कै पार्दो रहेछ हाने पनि मुटुमा खन् त्यसरी के दुख्थ्यो राजा राजाजी दोलखा उहाँको घर हो अर्को मुक्तक यो समयमा मसँग छ प्रकाश विश्वकर्माजीको शुभ कालिका गाउँपालिका आठ कालीकोट उहाँको घर हो प्रकाश विश्वकर्माजीको मुक्तक मसँग यो समयमा रहँदै गर्दा कविता श्रेष्ठजीसँग स्वरूपराज आचार्यजीले गाउनु भएको उज्जवल हृदयजीले लेख्नु भएको उमेश राउतजीले संगीतबद्ध गर्नुभएको गीत रहेको छ म मुक्त तपाईँहरू समक्ष अहिले प्रकाश विश्वकर्माजीको राख्छु गीत हामी सँगसँगै सुन्नेछौं श्रोता टुट्यो सपना टुटायो आखिर तनावमा छु असिल टुट्यो सपना टुटायो आखिर तनावमा छु असिल झन मनभरि थपियो पीर तनावमा छु असिल दिलको फित्तामा ससाएर राखेको थिए तिम्रो अकस्मात धरायो तस्विर तनावमा छु असिल याद तिम्रो गाढा हुन्छ भुल्न नसक्दा तिमीलाई याद तिम्रो गाढा हुन्छ छुना खोज्छु तिम्रो तस्विर किन किन टाढा हुन्छ किन किन टाढा हुन्छ भुल्न नसक्दा तिमीलाई माया थियो त्यस्तै आ बच्छन हाम्रो माया थियो त्यस्तै सोचे भन्दा धेरै पर हाम्रो माया यो फस्दै उसले सारी सट्टै छैन त्यहाँ सधैँ साड हुन्छ छुन खोज्छु छुन खोज्छु तिम्रो तस्बिर किन किन राखेना विश्वकर्माजीको मुक्त मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियोभिजन एकानब्बे दशमलव छ मेगा सुन्दै हुनुहुन्छ आजको कार्यक्रम मुक्तक मालामा म केही मुक्त खरबहरू श्रोता आलो पालो लिइरहेको छु देश खाँदैछ हेर भित्र पसेर घुनले देश खाँदैछ हेर भित्र पसेर घुनले धोका दिँदैछ हेर बादलमाथि बसेर झुङले कस्तो अचम्म देखिन्छ यो देशमा बाटो बिराइरहन्छ किन हो खरानी घसेर सुनले यो मुक्तक मुक्तकार माधव पोखरेल गोचेङ्रेजीको उदयपुर गाईघाट हाल ताप्लेजुङबाट उहाँले हामीलाई मुक्तक पठाउनु भएको हो मुक्तकार माधव पोखरेल गोजेङरेजी उहाँको मुक्तक पहिलो पटक हुनुपर्छ यसरी मैले कार्यक्रममा लिने मौका पाएको अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु मसँग मुक्तक छ रामकुमार प्रधान मकवानपुरेजीको हाँस्नेहरू हाँसेकै छन् आफ्नै दुःखको कहानीमा पनि हाँस्नेहरू हाँसेकै छन् आफ्नै दुःखको कहानीमा पनि हजारौं ठक्कर खाएर निस्कन्छ नौनी मदानीमा पनि बचाउन सिकौं आशाको किरण अनेकौं पीड़ाहरूमा बाँचेकी छन् बाँच्नेहरू कर्कलाको थोरै पानीमा पनि रामकुमार प्रधान मकवानपुरेजी निकै मिठो ढंगले निकै लामो समय पश्चात हामीहरू समक्ष आउनुभयो अर्को मुक्त कार्यक्रममा म लिन्छु उहाँले आफ्नो नाम दृष्टिविहीन भनेर लेख्नु भएको छ कैलाली उहाँको घर हो पल पल मरेर हरेक दिन बाँच्न सक्दिन पल पल मरेर हरेक दिन बाँच्न सक्दिन मलाई बाँच्न भयो कठिन बाँच्न सक्दिन तिम्रो संसार हेर्ने धोका पूरा गरेकी छु मैले अब म भएर दृष्टिविहीन बाँच्न सक्दिन ओहो हो दृष्टिविहीन कैलाली उहाँको घर हो अर्को मुक्तक कार्यक्रममा म लिन्छु गंगा खड्काजीको मुक्तक मसँग छ बुढानील कण्ठ एक काठमाडौँ उहाँको घर हो समयको इसारामा नाच्नु पर्ने रहेछ समयको इसारामा नाच्नु पर्ने रहेछ मनको पीड़ा लुकाई बाँच्नु पर्ने रहेछ अभाव र दुःखसँग सिंगौरी खेलेर अरूको लागि मुस्कान साँच्नु पर्ने रहेछ गंगा खड्काजी सम्भवत उहाँ पनि पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनु भएको अर्को मुक्तक मसँग छ श्रोता मुक्तकार हुनुहुन्छ पवन श्रेष्ठजी काभ्रेबाट उहाँले मुक्तक पठाउनु भएको छ उहाँ पनि सम्भवत पहिलो पटक नै हुनुपर्छ आँखाले तपाईँलाई धोका दिएको हुन सक्छ आँखाले तपाईलाई धोका दिएको हुन सक्छ बाहिर राम्रो देखे पनि भित्र खिएको हुन सक्छ बोटमा भएको फूल देख्दैमा होला बोटबाट छरेर बोटमै अल्सिएको हुन सक्छ पवन श्रेष्ठजी काभ्रेका मुक्तकार अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ अनमोल डिसिसी बजाङ छब्बिस बुटखोरी उहाँको घर हो भएर पनि धेरै पैसा धन आशै छैन आमा भएर पनि धेरै पैसा धन आशै छैन आमा यहीँसम्म रहेछ जीवन आशै छैन आमा दिनहुँ मान्छे मरेको खबर मात्र सुन्छु अछिल चल्दैछ मृत्युको सिजन आशै छैन आमा अनमोल डिसिसी बसाङ छब्बिस बुटखोरीबाट पहिलोपटक है तपाईँ पनि हामीहरू समक्ष आउनुभएको मलाई त्यस्तै लाग्छ अर्को मुक्तक मसँग छ श्रोता जीवन्त पहराई मगर जीवन्तजीको गंगा नगरपालिका चौमाला कैलाली उहाँको घर हो हाल उहाँ भारतमा हुनुहुन्छ यो समयमा मसँग पनि गीत छ भनेर प्रविधि समेसनबाट मलाई इशारा गर्दै हुनुहुन्छ यो समयमा प्रविधि समेसनमा कविताजीसँग रहेको गीत रहेको छ लाक्पा शेर्पाजीले गाउनु भएको मन्जु शर्माजीले लेख्नु भएको मदन दिपिमजीले संगीत भर्नुभएको त्यो गीत त हामी सुन्ने नै छौ अहिलेको क्रममा म तपाईँहरू समक्ष राख्नेछु मुक्तक जीवन्त पहराई मगर जीवन्त जिघो हामी मुक्तक सुनौ गीत त सुन्ने नै छौ मधुर चुराका ती खनखन त्यतै छुटे हुने मधुर चुराका ती खनखन त्यतै छुटे हुने हृदयका कोमल आलिङ्गन त्यतै छुटे हुने यो मनमा कि तिमी चाट्टा छुटे जसरी तिमीलाई सम्सने यो मन त्यतै छुटे हुने झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा राखेको थिएँ उसलाई मैले को माझमा झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा राखेको थिएँ उसलाई मैले दिलको माझमा धस के रदुख बुझाइदियो अतीतका बेथा हृदय जल्दछ नसम अतीत का बेथा हृदय दछा बोल्दछ यो आत्मा बोल्दछ झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा राखेको थिएँ उसलाई मैले लाजमा झस्केर दुख्छ जीवन्त पहराई मगर जीवन्त मुक्त मुक्तक मुक्तकसँग सँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा श्रोता तपाईँहरूले पठाउनुभएका अझ धेरै मुक्त खरबहरू मसँग छन् हाम्रो कार्यक्रमको आजको समय सकिने लाग्यो तपाईँहरूले मायाले स्नेहले पठाउनुभएका मुक्त खरबहरू मसँग सुरक्षित रहनेछन् अर्को अर्को पाला पक्कै लिनेछु हामी सँगै रहनुहोला कार्यक्रम मुक्तक माला सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा तपाईँले मुक्तक तथा प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आईडीमा भने मुक्तक तथा प्रतिक्रिया छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद श्रोता मलाई प्रविधि समेसनमा साथ दिनुभयो कविता श्रेष्ठजी तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै म मदन मण्डारी जाँदा जाँदै आनन्द कार्कीजीले गाउनु भएको शक्ति बल्लभजीले संगीत भर्नुभएको डाक्टर ध्रुवचन्द्र गौतमजीले लेख्नु भएको जीवनमा धेरै खोला तर्नु छ यो गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा फरन नमस्कार शुभरात्री जीवनमा धेरै खोला तर्नु छ जीवनमा धेरै खोला तर्नु छ कति हुन्थ्यो होला मेरी मायालु मायाको डुङ्गाबाट तर्न पाए माया को डुंगा बाटा तर न पाए जीवन में धेरै खोला तर जीवन में धेरै खोला तर कति असल हो कति असल हुन्थ्यो होला कति असल हुन्थ्यो होला मेरी डुंगा बाटा तर न पाए माया को मायाको बटा तर न पाए मर्न त मारिन्छ कालैले पानी मर्न त मारिन्छ कालैले पानी मर्न त मारिन्छ कालैले पनि कति असल हुन्थ्यो होला कति असल हुन्थ्यो होला मेरी माया लु आखैले खाइते भई मर्न पाए आफैले घाइते भई मर्न पाए जीवनमा धेरै खोला तर्नु छ जीवनमा धेरै खोला तर्नु छ कति यसो हुन्थ्यो होला मेरी माया मायालु मायाको टुङ्गाबाट तर्न पाए मायाको टुङ्गाबाट तर्न पाए